भाग्यमानी नै भन्नुपर्छ मेरो एकैपटक जुम्ल्या सन्तान भए एउटा छोरा अनि अर्की छोरी श्रीमती सुत्केरी भएपछि माइत जान्छु भने हुन पनि एकैपटक दुई बच्चा हुँदा खुसी त थियौँ तर तिनीहरूलाई हुर्काउने काम सजिलो थिएन मैले पनि श्रीमतीको विचारलाई ठिकै माने हुन पनि गाउँबाट पढ्न आउँदा घरबेटीकै छोरीसँग प्रेम भएर विवाह भएको थियो कसरी प्रेम अनि विवाह भयो त्यो अर्को कथामा लेख्नु जे होस् नराम सक्ने बित्तिकै ससुरालीबाट मान्छेहरू लिन आए म एक्लै हुने भएकाले मलाई पनि उतै हिँड हिँड भने मैले मान्ने कुरै भयो काठमाडौँभित्र भएकाले यो नियमित रूपमा आउने भएर तर्किन खोजेँ आफ्नो पहिलो सन्तानहरू आफ्नो आँखाभन्दा टाढा राख्ने इच्छा थिएन तैपनि बाध्यता थियो दुई चार दिन एक्लै भएँ कामबाट आयो न खानेको ठेगान न सुत्नेको घरमा सन्तान पनि थिएनन् अनि बिहापछि श्रीमतीसँग छुट्टिएको पनि भ छुट्टिएर पनि बसेको थिएन गर्भवती भए पनि हामी बुढाबुढीको यौनको जीवन चलिरहेको थियो श्रीमती गएपछि पनि त्यो रोकिएको थिएन मनमा यौन चाहना बेला बेला मलाई झस्काइरहन्थ्यो श्रीमतीसँग हेर्ने गरेका अश्लील चलचित्र ऊ हुँदा पनि नहुँदा पनि कहिलेकाहीँ एक्लै भए पनि हेर्थेँ अश्लील चलचित्र हेर्थेँ कहिले इन्टरनेटमा अश्लील चलचित्र हेर्थेँ आफूलाई स्खिल्त पार्थेँ धेरै पछि यौन चाहना पुरा नहुँदाको अनुभव थियो त्यो श्रीमतीले मेरो आफै पकाउने बानी नभएकाले राम्रो खाना नहुँदा पनि म दुब्लाएको भएँ ससुराली जाँदा सबैले त्यसै भने जाने बेलामा सासु ससुराले मेरी सालीलाई सँगै लग्न भन्नुभयो मैले पनि मैले धेरै नाइ भने तर अन्तिममा मैले स्वीकृति जनाएँ रातिको खाना खाइवरी म र मेरो साली घरमा लाग्यौँ बिहानै चिया खाना घर आइपुग्दा खाजा खाना बनेको हुन्थ्यो सालीको प्लस टूको फाइनल भएकाले उसको स्कुल थिएन घरमै बसेर पढ्थे मिठो मिठो पकाउँथे मलाई पनि सहजै भएको थियो एकदम एक दिन अफिसबाट आएपछि सधैँ जस्तो ल्यापटप खोले कुनै भाइरस पसेको मेसेज आयो हिजोसम्म ठिकै थियो आज अचानक के भयो भन्ठाने इन्टरनेटको हिस्ट्री खोले अश्लील साइटहरू भर्खरै केही अगाडि खोलेको देखियो सालीले अश्लील साइटहरू खोलेको खोले खोली थाहा पाएँ भन्ने कुरा भएन चुप लागे कम्प्युटर पुरै फर्मेट गरे मान्छेको मन मान्छेको मान्ने त हो भोलिपल्ट अफिसबाट आएँ फेरि हिस्ट्री हेरेँ आज पनि फेरि हेरेको रहेछ मन मनमने मैले यो कुरा थाहा पाएँ कसरी बताउने सोचेँ ऊ ऊभन्दा लगभग दस वर्ष जेठो म ममा त यो चाहना यस्तो छ दुई चार महिना बुढी नहुँदा उकुस मुकुस हुन्छ सत्र अठार कि वैसम्म कहलाग्दो यो यौन चाहना हुनु स्वाभाविक हो भोलिपल्ट अफिस जानुभन्दा अगाडि मैले पनि मेरो ल्यापटपमा अश्लील साइड खोलेर बन्द गरेँ अफ चाहिँ गरेको थिइनँ ताकि सालीले ल्यापटप खोल्ने बित्तिकै त्यो साइड खुलोस् बेलुका घर आएर धेरै बेर घन्टी बजाएँ बल्ल साली निस्किन् भने कोठामा बन्द ढोका पारेर पढ्दै थिएँ घन्टी बजेको थाहै भएन ऊ मलाई हेर्दै हाँस्दै थिए उभिन जुचिया बनाइन्छु भन्दै भान्सा गयो आफ्नो मनमा सालीले कम्प्युटरमा खोले खोले कि खोलिन् खोलिन भन्ने थियो छिटो छिटो हातमुख धोएर सोफामा बसेर कम्प्युटर खोले कम्प्युटर खोलेको खोलेको रहेछ साली मुसु मुसु हाँस्दै थिए मेरो आँखा टिभीमा गयो टिभी बन्द थियो तर डिभी टिभीडीको डिभिडीको बत्ती बलिरहेको थियो मैले सालीलाई धेरै सोधेँ के हो पढ्ने भनेर सिनेमा हेरेर बसेको तिमी तिम्रो परीक्षा बिग्रियो भने मैले दोष पाउँछु भन्दै मैले टिभी अन गर्न खोजेँ तर उसले हत्त नपत्त मेरो हातबाट रिमोट तानी मैले किन र मैले हेर्नुहुन्न भने हुन्न तिमीले हेरेको फिल्म भने ऊ मलाई झम्टिए जस्तै गरी रिमोट खोज्न खोज्दै थिइन् मसँग धेरै अनुनय विनय गरी मैले दिन केवल एकचोटि कुन फिल्म हो भनेर दिन्छु भने म ऊ हत्त नपत्त डिभिडी निकाल्न गएँ म पनि गएँ उसले डिभिडी निकाली र कोठातिर दौडी उसले अस अश्लील फिल्म हेरेकी रहेछ म फेरि सोफामा आएँ बसेँ सोफाको एक छेउमा भिज भिजेको जस्तो लाग्यो छामे लाग्यो सालीले पनि पोखिसे यसो हेरेको उसको कट्टु सोफा तल झरिरहेको थियो मनै त हो उठाएँ त्यो पनि भिजेको थियो बल्ल थाहा पाएँ सोफा खानेपानीले होइन सालीको यौन नङ्गबाट निस्केको पानीले भिजेको रहेछ सालीले धेरै बेरपछि ढोका खोली भान्सामा सिधै खाना पकाउन लागि गर्मीको समय मैले फ्रिजबाट बियर झिकेँ खाना थालेँ सालीले सितन लिएर आएँ मैले उसको कट्टु सोफा बाहिर निकालिदिएको थिएँ उसले त्यो देखेर हत्ता नपत्ता उठाए मैले पनि बियर बियर लागेको जस्तो गरेँ कि सालीमा यहाँ जताततै लुगा फालिन्छ सोफा पनि चिसो छ के हो भनेर सोधेँ तिम्रो सबै पोल्बा आमालाई लगाइदिउँ भने ऊ पनि के कम तपाईँ पनि दिदी नभएको बेला के के हेर्नुहुन्छ दिदीलाई पोल लगाइदिउँ भने म हाँसतिर बियर खाने मलाई उसले बियर खान्छे भन्ने थाहा थिएन उसले यस्तो गर्मी छ बिना दिने भए खान्छु नि भने मैले आफ्नो आफ्नोमा थपे र उसलाई नयाँ गिलासमा दिएँ ऊ नरोकिएर बियर पिउन थाले उसलाई लाग्दै गयो बियरको सुरमा उसले भने सारी सरी भिनाजु मैले हेर्न नहुने फिल्म हेरेँ मलाई तपाईँको अगाडि अप्ठ्यारो भएको छ मैले भने हेर्न नहुने भए किन बनाउँथ्यो मैले भने हामी पनि हेर्छौँ यस्तो कुरा हुँदै थियो मैले उसलाई अघिको डिभिडी ल्याउन भने उसले ल्याइन तर राखेको ठाउँ बताइदिएँ मैले फिल्म लाउन लगाएँ ऊ लजाएर जान खोज्दै थिएँ मैले ताने दुवै नसामा थियौँ मैले आँखामा अँगालो हालेँ सोफामा हामी अँगालोमा थियौँ अश्लील फिल्म चल्दै थियो मेरो ध्यान फिल्मतिर भन्दा शालीको शरीरतिर थियो महिना दिनभन्दा बढीको यौन भोक अनि वर्षौँको सालीको भोक अँगालोमै राखेर मैले उसको कपाल चलाएँ कान अनि बिस्तारै बुबु ऊ सायद मभन्दा बढी भो भोकी थिइन् उसले कुनै प्रतिबन्ध गरिनन् मैले उसको टी सर्टबाट हात छिराएँ र बुबुको मुन्टो हल्लाएँ बुबुको मुन्टोसँग हल्का चलाएँ उसका दुवै आँखा बन्द भइसकेका थिए मैले हल्का हल्का उसका दुवै बुबु मान्न थालेँ एकै मिनेटमा उसको टी सर्ट खोलेर बुबुको मुन्टो चुसेर कराइ बिनाजु एउटा बुबु चुस्दै थिएँ अर्को बुबु मार्दै थिएँ ऊ सोफामा पल्टेकी थिइन् र म भुइँमा बसेर सबै गर्दै थिएँ मलाई मैले ढिला नगरिकन उसको ट्राउजर खोलेँ उसको कट्टु खोलिदिएँ कट्टु लगाएकी थिइन् सायद हतारमा म आउँदा लगाए कट्टु सोफामा लुकेपछि अर्को लगाउन बिर्सेकी थिइन् मैले दुवै हातलाई बुबार्न सक्रिय बनाउँदै आफ्नो मुखलाई उसको पुसीमा पुर्याएँ उसले फेरि लामो सुस्केर हालेर भने जु अब पुग्यो चाँडो सिराउनु न मैले एकछिन उसको फुसी चाटेँ अनि आफ्नो दुई औँला उसको उसको माथिल्लो भागमा हालेर चलाउन थालेँ आफ्नो अनुभवले के बतायो भने मेरो मेरेसाले अब धेरै टिक्न धेरै बेर टिक्न सक्दिनँ मैले हत्त नपत्ता आफ्नो झिके उसको पुत्तीमा हालेँ र ऊ कराई आया भिनाजु दुख्यो जति पीडा त्यति सन्तुष्टि महिलाले पाउने उनको सुख नै त्यही हो र ऊ धेरै बेर टिकिनँ उसको झरियो ऊ थकित भएर सुती मैले चाहिँ जान नपाउनु पाइनँ कस्तो मैथुन गरेँ म पनि भोको सोफामै सुतेँ राति मेरो लिङ्ग कसैले चलाए जस्तो लाग्यो आँखा खोल्दा मेरो साली मेरो लिङ्ग चुस्दै रहेछ मेरो ढाँडो ठन्किसकेको थियो मैले उसलाई उनसत्तरीमा बस्न सिक्सटी नाइनमा बस्न भने उसले त्यसो गरी मैले उसको उसले मेरो चाटियो मैले सोफामै राखेर उसको दुध चाटेँ चुसेँ उसले भने चाहिँ यसपालि एकैचोटि जारौँ है होइन भने तपाईँलाई रमाइलो भन्न मैले भने साली म यहाँ तिमी चिन्ता नगर न घोप्टो उत्तानो कुकुर कुखुरा सबै स्टाइलमा गरियो अन्तमा सालीले भने भिनाजु फेरि थाकिसकेँ मैले आफ आफ्नो केही रफ्तारलाई बढाएँ ऊ भिनाजु भन्दै भन्दै भिनाजु भिनाजु भन्दै थिएँ ऊ भिनाजु अझै पनि भन्दै थियो उसको झर्न लागेको थाहा पाएपछि सँगै झऱ्यो भोलिपल्ट अफिसमा सालीको फोन आयो भिनाजु मैले भर्खर एउटा फिल्म हेरेको नयाँ स्टाइलको रहेछ आज त्यस्तै गर्नुपर्छ है मैले हुन्छ भने उसको परीक्षा सकेपछि त ऊ झन् लिने भयो दिनभरि नयाँ नयाँ फिल्म हेर्थेँ अनि राति त्यसै गर्न भन्थे ऊ मेरो ससुराली फर्किने बेलासम्म मलाई सिकाउन सक्ने भएकी थिए